जोतेर हलो फलाउँछु धान नेपाल गएर खनेरै बारी पुर्याउँछु खान नेपाल गएर जोतेर हलो फलाउँछु धान नेपाल गएर खनेरै बारी पुर्याउँछु खान नेपाल गएर गहिरी खेत पुछार मुनि खोरिया फाडेर गहिरी खेत पुछार मुनि खोरिया फाडेर जडी र बुट्टी रोप्नेछु पान नेपाल गएर खनेरै बारी पुर्याउँछु खान नेपाल गएर विदेशी भूमि पराया माटो स्वार्थीको सहर विदेशी भूमि पराया माटो स्वार्थीको सहर छाडेर जान्छु कमाउँछु मान नेपाल गएर खनेरै बारी पुर्याउँछु खाना नेपाल गएर पसिना झारी सिंचाई गरी उमारी बिरुवा पसिना झारी सिंचाई गरी उमारी बिरुवा पखेरोतिर गर्नेछु दान नेपाल गएर खनेरै बारी पुर्याउँछु खान नेपाल गएर हेपाई के हो दुखाइ के हो बुझियो भोगियो हेपाई के हो दुखाइ के हो बुझियो भोगियो विदेश जान समाउँछु काना नेपाल गएर जोतेर हलो फलाउँछु धान नेपाल गएर खनेरै बारी पुर्याउँछु खान नेपाल गएर हाल मलेसियामा रहनुभएका खोटाङ छोरम्बु छ तेलका श्रोता दिपेन्द्र अश्रुमालीले हाम्रो कार्यक्रमको इमेल ठेगाना हजुरको पत्र एट जिमेल डट कममा पठाउनु भएको गजल थियो यो कुनै एक गाउँमा एक वृद्ध व्यक्ति बस्ने गर्दथे यी वृद्ध सधैँ उदास देखिन्थे तनावमा हुन्थे र हर चिजमा गुनासो गरिरहन्थे त्यसैले त गाउँलेहरू यिनलाई अभागी दुखी आत्मा जस्ता उपनामले चिन्दथे उमेर बढ्दै जाँदा उनी झन्झन रुखो हुँदै गए गाउँले उनको छेउमा बस्दा खुसीको कल्पना गर्नु त टाढाको कुरो बेज्जत भएको महसुस गर्दथे गाउँलेहरू उनले अरूहरूमा बेखुसीको वातावरण सृजना गरेको आरोप लगाउँथे त्यसैले सबैले यिनलाई व्यवस्था गर्दथे एक दिन यी वृद्धको असियौँ जन्मदिनका दिन आश्चर्यजनक घटना घट्यो गाउँभरि हल्ला चल्यो वृद्ध व्यक्ति आज धेरै खुसी छन् कुनै कुराको गुनासो गर्दैनन् हँसिलो फरासिलो भएका छन् पुरै गाउँ वृद्ध कहाँ जम्मा भए कोही एकले प्रश्न गर्यो बुवा यो अचानक तपाईँमा परिवर्तन कसरी आयो केही विशेष भएको होइन उनले जवाफ दिए अस्सी वर्ष मैले खुसी खोजेरै बिताएँ जुन व्यर्थै भयो र अब मैले खुसी बिनै बाँच्ने र मजा लिने निर्णय गरेँ नमस्कार रन्सी मिडियाको साप्ताहिक प्रस्तुति कार्यक्रम यो साँझ यो सुबासको एक सय चौवालिसौँ श्रृङ्खलामा स्वागत अभिवादन सम्पूर्ण आदरणीय श्रोताहरूमा निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरीको मन पर पुग्ने भए मलाई सधैँ कलम राखी किन आउँथे शिरको टोपी बाको लिलाम राखी किन आउँथे पुग्ने भए मलाई सधैँ कलम राखी किन आउँथे शिरको टोपी बाको लिलाम राखी किन आउँथे कति मरे रहरहरू हाँस्ने खेल्ने परै जाओस् कति मरे रहरहरू हाँस्ने खेल्ने परै जाओस् छातीभित्र आमाको जखम राखी किन आउँथेँ शिरको टोपी बाको लिलाम राखी किन आउँथेँ मेलापात सँगै गरौँ नजाऊ भन्थी डाँको छोडी मेलापात सँगै गरौँ नजाऊ भन्थी डाँको छोडी रुदा रुदै आँखाभित्र मलम राखी किन आउँथेँ शिरको टोपी बाको लिलाम राखी किन आउँथेँ परिस्थिति भनौँ या त बाध्यता नै हो कि त्यस्तो परिस्थिति भनौँ या त बाध्यता नै हो कि त्यस्तो जान्दा जान्दै चुलेसीमा कदम राखी किन आउँथेँ शिरको टोपी बाको लिलाम राखी किन आउँथेँ ऋणले भाका नाग्दै थियो साउले घर नाप्दै थियो ऋणले भाका नाग्दै थियो साउले घर नाप्दै थियो सपना सबै टुट्ने गरी फलाम राखिकन आउँथेँ शिरको टोपी बाको लेलाम राखिकन आउँथेँ कसो गरी खालान बाले त्यसै माथि रोगी शरीर कसो गरी खालान बाले त्यसै माथि रोगी शरीर पीर चिन्ता मनभरि हरदम राखी किन आउँथेँ पुग्ने भए मलाई सधैँ कलम राखी किन आउँथेँ शिरको टोपी बाको लिलाम राखी किन आउँथे हाल दक्षिण कोरियामा रहनुभएका राखु पिप्ले छ मालिका म्याग्दीका श्रोता कमल परियारको गजल थियो यो आफ्नै छोरीको हातमा दुई ससाना हेर्दै खामखाम लाग्ने स्याउका दाना देखेपछि आमाले फकाउँदै भनिन् प्यारी तिम्री आमालाई एउटा देउन छोरी छोरी चाहिँले तुरुन्तै पालै पालो दुवै स्याउ एक एक पटक दाँतले टोकिहालिन् छोरी चाहिँले किन यसो गरिन् होला यस्ता छोरीप्रति तपाईँको धारणा के छ एउटा रोचक सामग्री छ यसलाई राख्नेछौँ एकैछिनपछि जानु छ साथी एक फेरा हाँसिदेऊ छुटिसकेको मायालाई साथी एक फेरा कसिदेऊ टाढा टाढा जानु छ साथी एक फेरा हंसी दो छूटी सके को माया लाई साथी एक फेरा कसी दो फुलवारी उजड़िएला केही ना बसे थियौँ यो फुलवारी उजड़िएला केही ना बसे थियौँ बहानै सही आँखामा लिए रोए লিয়েরা রয়েছে টাড়া টাড়া জানো সাথে और मल्लिएरा भूलेरा बसूला कहिले कहीं समझनाए रोएरा टारूला रोएरा टारूला टाढ़ा टाढ़ा जानू साथी एक फेरा हसी ছুটি সকে গো মায়ালয় সাথী এক পেরা গাছে তাড়া তাড়া জানো সাথী